खाली पानी अब म हिँड्न छोडिदिउँला त्यो तिम्रो घरको गल्ली पानी अब म हिँड्न छोडिदिउँला याद आए तिम्रो अझै यो मानन्तै म मोडिदिउँ छुट्यो मलाई सजिलै तिमीले चारैतिर खाले भए सबको नजरमा सजियो तिमी दोषी भए मै जाले भए लुट्यो मलाई सजिलै तिमीले चारैतिर सबको नजरमा सजियो तिमी दोषी भाइ मै जाली भए नसोच मेरो यो जिन्दगी अब कसरी म जिउला जिउला जिउला है त्यो तिम्रो घरको गल्ली पानी अब म हिँड्न छोडिदिउला बाहिरिएको छु एकान्त नै राम्रो लाग्छ दिनहरूसँग भागी अधेरो नै प्यारो लाग्छ भिडबाट बाहिरिएको छु एकान्त नै राम्रो लाग्छ हेरे आधेरो नै प्यारो लाग्छ साथी रोजे कहिले नछुट्ने अब सधैँभरि म पिउला पिउला पिउला है त्यो तिम्रो घरको गल्ली पानी अब म हिँड्न छोडिदिउला त्यो तिम्रो घरको गल्ली पानी अब म हिँड्न छोडिदिउँला याद आए तिम्रो अझै यो मनन्तै म मोडिदिउँला दिउँला दिउँला है तिम्रो घरको गल्ली पानी अब म हिँड्न